अस्थायी शिक्षकको केन्द्रीय आन्दोलनमा डरलधुवाका अस्थायी शिक्षक पनि सहभागी हुने निमित्तको भरमा अतरिया नगरपालिकाका घर नक्सा पासा विकास योजनाको काम ठप्प समयमै निलाम नहुँदा जिल्ला वनको महातहतमा रहेको करोडौं मूल्यका गाडी कवाड बन्दै शुक्लफाटा यातायात तथा महाकाली र पबनदूत यातायात बीच फेरि विवाद शुरू स्वर्गीय पत्रकार कर्ण बोहराकी श्रीमतीलाई आर्थिक सहयोग गर्न नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिको अनुरोध नयाँ शहर घोषणा गरेको पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणको काम शुरू र दार्चुलामा भौतिक पूर्वाधार निर्माणका लागि त्रिचालिस विद्यालय छनौट चिसो बढेसँगै बैतडीमा मौसमी बिरामीको संख्यामा वृद्धि प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म दिलदिपेश देउबा सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु अस्थायी शिक्षकको केन्द्रीय आन्दोलनमा डरलधुवाका स्थायी अस्थायी शिक्षकहरूले समेत सहभागी हुने निर्णय जनाएका छन् हिजो जिल्ला सदरमुकाम डरलधुवामा बसेको अस्थायी शिक्षक आन्दोलन समिति डरलधुवाको भेलाले उक्त निर्णय गरेको हो अस्थायी शिक्षकहरूको भेलाले स्रोत केन्द्र स्तरीय भेला गर्ने निर्णय समेत गरेको छ अस्थायी शिक्षकहरूको स्रोत केन्द्र स्तरीय भेला अन्तर्गत र पच्चीस गते जोगबुडा भेला गर्ने र उक्त भेलाका लागि शिक्षक खडग नेपाली र भीमबहादुर ठकुरीलाई जिम्मेवारी दिइएको र बगरको गगनकोट रूपाल भागेश्वर देवल दिव्यपुर र चिपुर गाविसका अस्थायी शिक्षकहरूको भेला पौष आठ गते बगरकोटमा गर्ने निर्णय भएको अस्थायी शिक्षक आन्दोलन जिल्ला समिति डडेलधुराका अध्यक्ष डम्बर सिंह भण्डारीले जानकारी दिनुभएको छ हिजोकै भेलाले गाविस स्तरमा समेत भेला गर्ने जिम्मेवारी दिने निर्णय भएको समेत जनाइएको छ हिजोको भेलामा जिल्लाका उनासाठी जना अस्थायी शिक्षकहरूको सहभागिता रहेको थियो झण्डै दुई महिनादेखि कार्यकारी अधिकृत विहीन अतरिया नगरपालिकाको कामकाज लथालिङ्ग अवस्थामा पुगेको छ सामान्य प्रशासनिक काम बाहेक आर्थिक कारोबार विकास निर्माण घर नक्सा पास लगायतका महत्वपूर्ण काम ठप्प रहेका छन् नगरपालिकामा निमित्त कार्यकारी अधिकृत लेखा अधिकृत इन्जिनियर छैनन् करिब दुई साता यतादेखि नगरपालिका निमित्तले समेत निमित्त दिएर गएका कर्मचारीको भरमा सञ्चालन भइरहेको छ तत्कालीन कार्यकारी अधिकृत नारायण विष्टको सरूवा भएपछि गत भदौ तीस गतेदेखि नगरपालिका कार्यकारी अधिकृत विहीन बनेको हो नौ दिनको घर विदामा गएका निमित्त कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेका लेखा अधिकृत दिल्लीराज भट्ट विदा लिएको बाह्र दिन बितिसक्दा पनि फर्केका छैनन् निमित्त कार्यकारी अधिकृत भट्ट नायब सुब्बा हिरालाल चौधरीलाई निमित्त दिएर विदामा बसेका हुन् तीन महिनादेखि इन्जिनियर छैनन् इन्जिनियर रिसा रिमाल भदौमा राजीनामा दिएर गएकी छिन् नगरपालिकामा दुईजना सब इन्जिनियर कार्यरत रहेका छन् मंगलबार दिउँसो नगरपालिका कार्यालय पुग्दा लेखा आर्थिक प्रशासन योजना तथा शहरी विकास तथा जिन्सी शाखामा ताला लगाइएको थियो निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका नासु चौधरीले कार्यकारी अधिकृत नहुँदा नगरपालिकाबाट सामान्य प्रशासनिक काम बाहेक आर्थिक कारोबार र विकासका कुनै पनि काम साढे दुई महिनादेखि सञ्चालन हुन नसकेको बताएका छन् स्थानीय विकास मन्त्रालयले नयाँ कार्यकारी अधिकृत नफटाएको र निमित्तलाई अधिकार पनि नदिएकाले समस्या भएको उनले बताउनु भएको छ समयमै निलाम नहुँदा जिल्ला वन कार्यालयको माताहतमा रहेका करोडौं मूल्य पर्ने ट्रक ट्याङ्कर र गोरुगाडा सडिरहेका छन् जिल्ला वन कार्यालयको माताहतमा रहेका विभिन्न इलाका वन कार्यालय र सेक्टर वन कार्यालयले वर्षौं अघि पक्राउ गरेका अवैध रूमा काठ ओसार्न प्रयोग गरिएका गाड़ी र डल्लफहरू समयमै लिलाम नहुँदा सडिरहेका हुन् जसका कारण करोडौं रूपियाँ पर्ने राजस्व समेत नोक्सानी भएको छ समयमै निलामी प्रक्रियामा नजाँदा कैलालीको बलचौर स्थित इलाका वन कार्यालय हाताभित्र तीनवटा ट्र्याक्टर सडिरहेका छन् काठसहित रहेका तीन ट्र्याक्टरलाई पुनः प्रयोग गर्ने नमिल्ने अवस्थामा पुगेका छन् एउटा ट्राक्टरमा बुट्यान समेत उम्रिएका छन् ढुङ्गामुनि काठ राखेर अवैध रूपमा ओसार पोसार गरिरहेको अवस्थामा तीन वर्षदेखि अघि पक्राउ गरिएको उक्त ट्र्याक्टर झण्डै काम नलाग्ने अवस्थामा पुगेको छ इलाका वन कार्यालय बलचौरका प्रमुख भरत शाहले अवैध रूपमा काठ ओसार गर्ने मान्छे फेला नपरेका कारण समस्या समयमा लिलाम गर्न नसकिएको बताउनु भएको छ इलाका वन कार्यालय बलचौरमा मात्र नभएर इलाका वन कार्यालय सुकट चौमाला मसुरिया सेक्टर वन कार्यालय पहलमानपुर जिल्ला वन कार्यालय र सुदूरपश्चिम क्षेत्रीय वन कार्यालय धनगढ़ीमा समेत गरी दर्जनौ ट्राक्टर र डल्लभहरू लिलाम हुन सकेका छैनन् शुक्लाफाटा यातायात तथा महाकाली र पवनदूत यातायात बीच फेरि शुरू भएको विवादले विषयमा भएको बैठक निष्कर्ष विहीन टुङ्गिएको छ जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा महाकाली यातायात र पवन दूतको बस पार्कमा शुक्ल फाटाको काउन्टर राख्न नदिने अडान लिएका थिए ती समितिले शुक्ल फाटाको प्रतिबन्धमा काउन्टर राख्ने व्यवस्था नभएकाले राख्न नपाउने जिकिर गरेका थिए प्रमुख जिल्लाधिकारी मनोहर प्रसाद खनालको कार्यकक्षमा बसेको बैठकले शुक्लफाटाले प्रतिबन्धको प्रतिलिपि बुझाउनु पर्ने निर्णय गरेको बताइएको छ शुक्लफाटाले भने आफ्नो प्रतिबन्धमा जहाँ सुकै काउन्टर खोल्न सक्ने उल्लेख भएको भएको दावी गरेका छन् नमस्ते शुक्लफाटा यातायातले प्रतिबन्धको प्रतिलिपि बुझाइसकेको अध्यक्ष जनक सिंह कुवलले बताउनु भएको छ पत्रकारलाई प्रवेश रोक लगाइएको बैठकमा तीनवटै समितिबाट तीन तीन जना प्रतिनिधि सम्मिलित रहेका थिए तपाईँ अहिले बयानब्बे दशमलव दुई मेघार्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा इन्टरनेट अनलाइनमा W dot Radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्व अध्यक्ष स्वर्गीय कर्ण बोहराकी श्रीमती ममता बोहरालाई आर्थिक सहयोग गर्न नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिले हिजो एक वक्तव्य प्रकाशित गरी अनुरोध गरेको छ नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्व अध्यक्ष कर्ण बोहराको दुखद निधनपछि दुवै मृगौला काम नलाग्ने भई प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेकी बोहराकी श्रीमती ममताको अवस्था नाजुक रहेको छ यस दुखद तथा चुनौतीपूर्ण घड़ीमा उहाँलाई आर्थिक सहयोगको अत्यन्तै खाँचो रहेको छ नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकाश विक्रम शाहद्वारा प्रकाशित उक्त वक्तव्यमा उल्लेख गरिएको छ साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समिति विदेश तथा जिल्ला शाखाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै ममताको उपचारका लागि थप खर्चको आवश्यकता हुने भएकाले सबैमा सहयोगको अनुरोध समेत गर्नुभएको छ बैतडीको पाटनलाई सरकारले दसवटा नयाँ शहरमा घोषणा गरेको झण्डै पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणका काम शुरू भएको छ चालू आर्थिक वर्ष नयाँ शहर योजना का लागि झण्डै नौ करोड़ बजेट विनियोजन भएको पाटन नयाँ शहर आयोजनामा प्रमुख एवं शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिनुभएको छ पाटनलाई सांस्कृतिक नगरीको रूपमा नमूना शहर बनाउने कार्य अन्तर्गत काम भइरहेको उहाँले बताउनुभयो चालु आर्थिक वर्षमा पाटन बजार क्षेत्रभित्र चक्रपथ निर्माणको काम बसपार्क निर्माणको काम डम्पिङ साइटसम्म पुग्ने बाटो निर्माण को काम भइरहेको शाहले जानकारी दिनुभएको छ यस्तै पाटनको हिरापुरमा पार्क निर्माण गर्ने चिस्यान केन्द्र बनाउने र सिटी हल निर्माणको कार्य समेत चालू आर्थिक वर्षमा शुरू गर्ने आयोजनाका प्रमुख शाहले बताउनुभयो नयाँ शहर आयोजनाका कामलाई अगाडि बढ़ाउनका लागि परामर्शदाता कम्पनीले अध्ययन गरेको र अध्ययन प्रतिवेदन प्राप्त भइसकेकाले पनि नयाँ शहर आयोजनाका काम अगाडि बढ़ाउन कठिन भइरहेको उहाँले बताउनु भएको छ सरकारले आर्थिक वर्ष दुई हजार सडसठी अडसठीमा पाटन सहित दसवटा शहरलाई नमूना शहर बनाउने घोषणा गरेको थियो जिल्ला शिक्षा कार्यालय दार्चुलाबाट चालु आर्थिक वर्षमा सञ्चालित गरिने भौतिक पूर्वाधार योजना सञ्चालनका लागि त्रिचालिस विद्यालय छनौट गरी स्वीकृतिका लागि शिक्षा विभागमा पठाइएको छ चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ छत्तीसवटा विद्यालयमा दुई कोठे भवन निर्माण गर्ने तथा छ विद्यालयमा चार कोठे भवन निर्माण गर्ने योजनासहित स्वीकृतिका लागि विभागमा पठाइएको जिल्ला शिक्षा कार्यालय दार्चुलाका शाखा अधिकृत रामदत्त भट्टले जानकारी दिएका छन् त्यसै गरी एक विद्यालयको मर्म मर्मसम्भार गरिनेछ दुई कोठे विद्यालय भवन निर्माणका लागि सोह्र लाख रूपियाँ बजेट रहेको छ भने चार कोठा विद्यालय भवन निर्माणका लागि बत्तीस लाख रूपियाँ बजेट विनियोजन गरिएको छ विद्यालयको छनौट गरी स्वीकृतिका लागि विभागमा पठाइएको र मंगिर सम्ममा सबै प्रक्रिया पूरा गरिने पनि शाखा अधिकृत भट्टले बताएका छन् दुई कोठी विद्यालय भवन निर्माण चालू आर्थिक वर्षको बजेटमै सम्पन्न गर्नुपर्नेछ भने चार कोठे विद्यालय भवन आगामी आर्थिक वर्षमा सम्पन्न गर्नुपर्नेछ चिसो बढेसँगै जिल्ला अस्पताल बैतडी तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्न थालेको छ दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो रुगाखोकी निमोनिया दमका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बैतडीका डाक्टर गुणराज अवस्थीले जानकारी दिएका छन् डाक्टर अवस्थीका अनुसार केही दिन यता जिल्ला अस्पतालमा दैनिक चालिसदेखि पैंचालिस बिरामी आउने गरेका छन् बालबालिका र वृद्ध वृद्धहरू बढ़ी आउने गरेको उनले बताउनुभयो बैतडीका प्रत्येक स्वास्थ्य संस्थामा दरबन्दी अनुसार चिकित्सकहरू रहेका छन् अस्पतालमा रुगाखोकी खोकी लागेका बालबालिका बढ़ी आउने गरेको अस्पताल निमोनिया फाँटका अहेब प्रेम प्रेम बहादुर चन्दले बताउनु भएको छ दैनिक दसदेखि पन्ध्र निमोनिया भएका बिरामीहरू आउने गरेको उनले जानकारी दिएका छन् छुट्टै गाउँपालिकाको माग गर्दै बझाङको काँडा गाविसका बासिन्दाले स्थानीय विकास अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालयमा नागरिकता फिर्ता गराएका छन् भौगोलिक रूपमा विकट काँडा गाविस देशकै सबैभन्दा ठूलो गाविस भएकाले छुट्टै गाउँपालिका बनाइनुपर्ने माग गर्दै उनीहरू चार महिनादेखि आन्दोलित हुँदै छन् सरकारले आफूहरूलाई नागरिकताको प्रमाणपत्र बाहेक अन्य कुनै पनि सेवा सुविधा नदिएको र देशकै सबैभन्दा ठूलो गाविसलाई छुट्टै गाउँपालिका सिफारिश गर्न माग गरे पनि कुनै सुनवाई नभएपछि सामूहिक रूपमा नागरिकता फिर्ता गरिएको काँडा गाविसका पूर्व अध्यक्ष रणबहादुर बोहराले बताउनु भएको छ पहिलो चरणमा पाँच सय पन्ध्र थान नागरिकताको प्रमाणपत्र फिर्ता गरिएको उहाँले जानकारी दिनुभयो हाम्रो चालचलन रीतिरिवाज र भाषा अन्य गाविसको भन्दा फरक छ भौगोलिक बनौट पनि धेरै ठूलो र विगट छ छिमेकी गाविससँग मिलाउँदा काँडाका बासिन्दा अधिकारविहीन हुने भएकाले छुट्टै गाउँपालिका माग गरेका हौ काँडा साथ धुलीका डोलमा लामाले डोलमा तामाङले भन्नुभएको छ स्थानीय विकास अधिकारी प्रमोद शिखडाले काँडा गाविसलाई आफूले भनेर छुट्टै गाउँपालिका बनाउन नसकिने प्रतिक्रिया दिनुभएको छ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीका आठ महिनामा तीन नयाँ कार्यालय प्रमुख फेरिएका छन् करिब दुई वर्षदेखि कार्यरत जगदीश लामिछाने बढुवा भएपछि वैशाख बाह्र गति केन्द्रीय विभागमा सरू भएको थियो त्यसपछि जेठ नौ गति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 भने बाँकी भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्तमा प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक अस्थायी शिक्षकको केन्द्रीय आन्दोलनमा डडेलधुराका अस्थायी शिक्षक पनि सहभागी हुने निमित्तको भरमा अतरिया नगरपालिका घर नक्सा पास र विकासे योजनाको काम ठप्प समयमै निलाम नहुँदा जिल्ला वनको माताहतमा रहेका करोडौं मूल्यका गाडी कवाड बन्दै शुक्लफाटा यातायात तथा महाकाली र पबदुन यातायात बीच फेरि विवाद शुरू स्वर्गीय पत्रकार कर्ण भोराकी श्रीमतीलाई आर्थिक सहयोग गर्न नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिको अनुरोध नयाँ शहर घोषणा गरेको पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणको काम शुरू र दार्चुलामा भौतिक पूर्वाधार निर्माणका लागि त्रिचालिस विद्यालय छनौट चिसो बढेसँगै बैतडीमा मौसमी बिरामीको संख्यामा वृद्धि समाचार सुमन गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पाउन सक्नुहुनेछ लगत्तै तपाईँले नेपाली बीबीसी सेवाको बिहानी पक्का सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार